थियो त म त यसो पोहोर अहिले दुई तिन वर्ष भयो यसो अलिअलि यसो सुख पाउँछु भन्न लागेको बेला यसो बल्ल सुरु यसो जाएँ भनौँ न यसो अलिअलि खाँडो जाग्छ भन्ने बेला भरेको थियो कचरा के यस्तो भयो मेरो अब बोल्ने यति बोल्न पनि आएको छैन छोरो अर्जुन त्यसरी मर्ने नै थिएन तर अर्को छोरा ठाकुर प्रसादले श्रीमतीसँग सम्बन्ध विच्छेदका लागि भयभरको सम्पत्ति बाँडेर पनि नपुग्ने बिस लाख रुपियाँ गजीभराई मागी छन् त्यो तिर्ने पैसा नभएपछि छोरा ठाकुरले भाइलाई फोन गरेर घर नआइज पैसा तुरुन्तै पठाउनु भनेर भनेछ बिचरो बिरामी ज्यान बाँच्छ कि भनेर घर आउन लागेको मान्छेलाई नआइज भनेपछि उतै ज्यान हालेछ बाबु छ अंश पुग्दैन छ अंश पुग्दैन हुँदैन हाम्रो छाडी त यो तल्लो अरू भाइको अंश बेचेर यहाँ अरू प्रतिको छिमेकीको बेचेर पनि भुक्दैन कमाउनु गएको छोराले अब त्यस्तो बढेर बोलिदिएर मेस मेस डाक बोलिदिए बोलेर हेर्नुहोस् कहीँ छोरा ज्यान जानु पनि त्यही कारण भयो अब म घर गएर पो के भयो अब हालत त्यही भयो दाइको घर गएर ऋण कहीँबाट पाइन्न मलाई बिमारी सन्चो छैन उपचार गर्न हिँडे मान्छे अब भयो तै चाहिँ यही जो आत्महत्या गर्छु भनौँ त्यही हो हामीसँगै पुगेका एमाले नेता मधुकृष्ण पन्तले पनि भन्दै हुनुहुन्थ्यो अर्जुनको मृत्युको मुख्य कारक भनेको दाजु नै हो ठाकुर मान्छेमाथिको खटपट आखिरी गएर अर्जुनको मृत्युको कारण हामीले घटना सन्दर्भ त्यही बतायो नि फोन भयो होला मैले यति लाख बोले भने होला नि के भने होला नि यत्रो पैसा मात्र दिन सक्छ आखिर जिन्दगी जसो रहेछ भन्ने घटना कारण पनि अहिलेसम्म हाम्रो बुझाइ त्यही छ नि उहाँ भन्दै हुनुहुन्थ्यो यस घटनाबाट अरूले पनि शिक्षा लिन जरुरी छ बाउलेलाई छोराले हेला गरेको कुरा होस् अथवा आमालाई बुवाले हेला गरेको सन्दर्भ होस् अथवा दिदीबहिनीको अमेल होस् अथवा छिमेकी बिचमा अमेल होस् त्यो बढ्दै बढ्दै बढ्दै जाँदै काहीँ न काहीँ त्यसले किरा पार्छ समाजमा घटना कसरी घट्छ घटना घट्नुको पछाडि मान्छे त मरेको हजुर आए पनि मान्छे त जीवित हुन्न घटना कसरी घट्छ यो यो घटनाबाट समाजले सिक्ने भनेको यही हो घरभित्र बुढी आमा अचेत अवस्थामा लडिरहनु भएको थियो यता बाबु रुँदा रुँदै आँसु नै सकिएको बताउँदै हुनुहुन्थ्यो अब मेरो भित्रले त्यो छैन कुरो के गरौँ अब यस्तो घटना होला भने मैले सिकाएको थिइनँ कि यस्तो भएपछि अब के गरौँ आँसु पनि सकिएँ हिजोबाट अहिलेसम्म खानु परेको छैन हेर्नुहोस् यस्तो छ यस्तो भइरहेको छ के गरौँ अब आमा त सुत सुतिया छ जाने सोते हैं बहुत ज्यादा हम रोते हैं चिट्ठी आई है चिट्ठी आई है आई है चिट्ठी आई है बड़े कति कठोर मन भएका हुनुहुँदो रहेछ ठाकुर प्रसाद भन्ने प्रवीण जसले गत पाँच वर्षदेखि आफैले मागेर विवाह गरेकी श्रीमती लक्ष्मीलाई तडपाएको तडपाई गर्नु भएको रहेछ स्थानीय बासिका अनुसार उहाँकी श्रीमती लक्ष्मीले उहाँसँग तिन पटकसम्म विवाह गर्नु पर्यो उहाँले श्रीमानको माया पाउनका लागि घर गोठलाई गर्नु भएन कि चरित्र हत्या हुने गरी श्रीमानको गाली बेजेती सहनु भएन कि तर केसिप लागेन पैसाको साह्रै घमण्डी भएकै कारण लक्ष्मी तोडपिएर बाँच्नु पर्यो भन्दै हुनुहुन्थ्यो स्वयं प्रवीणका काकाहरू आफ्नो दाजुभाइलाई घरको परिवारलाई कति त्यसले पीडा दिएको छ त्यसले त्यो झुट बोल्ने र अम भावना के घमण्डी के जस्तै मैले जति कमाउने म जस्तो बुद्धिजीवी मान्छे म जस्तो बोल्न ट्यालेन्ट मान्छे म जस्तो कोही छैन भन्ने त्यसको घमण्डले गर्दाखेरि यो सबै हामी परिवारले दुःख पाएको अब यहाँ घर गरेका लागि नगर्ने गराएर यहाँ घरमा आएर दैलो पुजो गर्दा पनि ए त्यसलाई भगाइदियो दसवटा भैँसी किन्थ्यो बाख्रा किन्थ्यो पाल्छे पाल्छे भन्ने त्यस्तो शब्द गर्ने होइन नि त्यसलाई त हामीले कसै पहिला बुढा पुरानाले भन्थ्यो कि एक घर मुलियाले सय घर पिर्छ भने जस्तै हाम्रो घरमा भयो कि अहिले त्यो मुलियाले गर्दा पिर्यो केटीको बारेमा भन्नुहुन्छ भने चाहे यहाँहरूलाई नराम्रो लाग्यो कसैले नराम्रो लाग्यो छरछिमेकलाई राम्रो लाग्यो होला नराम्रो लाग्यो होला केटी कस्ती छ भन्ने त हामीलाई मलाई थाहा छ नि किन हाम्रै हातमा हुर्किएको त्यो केटी त्यो केटीको सहनशील कति छ बोल्ने त्यसले अब बिहा गरेको बाले जलखा दिएको छोरी हो त्यो के अरे दिएको मलाई मैले त्यो बिहाको परिषद लागेसम्म छोड्न हुन्न भन्ने त्यसको भावना कति छ त्यसको सहनशील कति छ त्यसले गर्दाखेरि आज यो घटनासम्म पुर्यायो सम्बन्ध विच्छेदका लागि बिस लाख रुपियाँ गोजी भराई माग्ने ती महिला कस्ती रहेछन् भन्ने लाग्ला तर ती महिलाले पैसा चाहेकी थिएनन् कागज गर्नुको अन्तिम क्षणसम्म पनि श्रीमानकै माया चाहेकी थिइन् त्यो बिस लाख रुपियाँ रकम प्रहरी वा महिला नेत्रीको दबावमा होइन प्रवीण दम्पति एकान्त कोठामा आफै बसेर दिने लिने निर्णय गरेका थिए गर्न त माया प्रवीणले नगर्ने होइनन् कारण लक्ष्मीको आरोप गम्भीर छ विवाह भएको पाँच वर्ष भयो नातामा मात्रै सीमित विवाह मुस्किलले भेट भएको बेलामा पनि लक्ष्मीसँग प्रवीण नजिक हुन चाहेनन् अर्थात् उनी सांसारिक सुखका लागि लक्ष्मीसँग योग्य भएनन् भन्ने लक्ष्मीको आरोप छ यो समस्या हाम्रो रिलेसन छैन यसो विक छु भन्ने कुरा आफै खोल्नु भयो कि उहाँले विकनेस त चाहिँ उहाँमा छ यत्रो चार वर्षको पिरियडमा मलाई बच्चा चाहिँ भनेर कोठामा गइसकेपछि त्यो नहुनु त कसको कमजोरी त कमजोरी नभई त मान्छे त्यस्तो हुँदैन नि भित्री चाहना हुँदा हुँदै बच्चाको चाहना हुँदा हुँदै म बाँची त छैन बिसाबाइसे हुर्किँदै गरेको जवानीमा विवाह गरेकी लक्ष्मीले पटक पटक श्रीमानलाई पछ्याउनु पर्यो उनलाई कहाँ छ भने राति मध्यरातमा घरमा छ किनभने त्यसरी एक्लै आएर जवान उमेर प्रकृतिको अनुपम उपहार एउटी विवाहित महिला तर उसका आँखामा सधैँ आँसुको ढकनी लागिरह्यो कारण बन्यो सागरमा डुबेर पनि पानीको तिर्खा लक्ष्मीले विवाहको पाँच वर्षसम्म कसैसँग व्यक्त गर्न नसकेको त्यो वेदना बारे कुराकानी गरिरहँदा मलाई बङ्गलादेशकी चर्चित लेखिका तसलीमा नसरिनको बहुचर्चित उपन्यास लज्जा परिक्रमा आदि उपन्यासमा लेखिएको कुरा सम्झिन मन लाग्यो एउटी विवाहित नारी लोग्ने साथैमा भए पनि लोग्ने गर्ने मान्छेकै अभावको शिकार बनेको कुरा उनका उपन्यासमा पढ्न पाइन्छ मैले सोधे लक्ष्मीजी तपाईँले तसलिन नसरिनका उपन्यासहरू पढ्नु भएको छ स्नातक उत्तीर्ण लक्ष्मीले भन्नुभयो हो म त्यही उपन्यास कि पात्र हुँ छ नि त्यो उपन्यासमा जति उल्लेख छ नि त्यो भन्दा रति फरक छैन कि मेरो जिन्दगीमा रति फरक छैन र त मैले उसलाई सुनाउन चाहन्छु त्यो उसले उसैको साथीसँग केही क्षण बसेर बोल्दैमा ऊ आइरहेको हुन्छ ठिकै आउँदाखेरि ऊ नजरमा परेको हुन्छ नि त्यति त्यसलाई एकछिन बोल्दैमा पनि उसले कसरी उसलाई लछार पछार गर्दा भित्र लर कसरी पिटेको हुन्छ हो त्यो चाहिँ एउटा नपुङ्सक पुरुषमा त्यो गुण चाहिँ मेरो श्रीमानमा पनि छ त्यो एउटा घटिया सोच आफूमा विकनेस भएको पुरुष हुन्छ नि त्यसमा शङ्का जति त्यसले बोल्ने घृणित शब्दहरू हुन्छ नि त्यो सायद एउटा मर्द पुरुषले बोल्दैन कि छ नि जुन त्यो घटिया सोच चाहिँ मेरो श्रीमानमा पनि छ ऊ त मेरो सम्पर्कमा आउँदैन थियो मैले त्यो उपन्यास मैले कपी गरेर मैले एउटा मेमोरीमा हालेर उहाँ पुर्याउने मैले कोसिस पनि मैले गर्न खोजेको हो छ नि त्यो प्याजभित्रको भित्र त्यसको त्यो नायक छ नि त्यो बाहिर भद्र बलादमी त्योभन्दा कमी छैन मेरो श्रीमान एकदम त्योसँग ठक्क मेल खान्छ कि त्यसपछि मान्छे यस्तो हुँदो रहेछ पीडित म मात्र होइन एउटा कथामा उतारेपछि म अलिकति आफूलाई मन बुझाउँदै जानु थालेँ कि त्यो मैले राम्रोसँग मैले तिन चारचोटि रिपिट गरेर सुनेँ कि मैले उसले आफै विद्रोह गरिनँ होइन आफै विद्रोह गरेर अगाडि बढेँ त्यही चाहिँ म पनि आफै विद्रोहमै उत्रेको मान्छे पुर्दै होइन म त अझै पनि अहिलेको दुनियाँमा फेरि औषधि नहुने पनि यो समस्या भनेको म अलिकति हेल्थ पढेको मान्छे हेल्थ मेरो मेजर हेल्थ हो कि त्यो नाताले यो समस्या अलिकति मान्छेलाई मानसिक तनाव बढी भयो भने यो समस्या आउँछ त्यो पनि थाहा छ मलाई त्यसले गर्दा म कम्तीमा नि एक दुई वर्षसँगै बसेँ हाम्रो हरेक कुरा सहज वातावरण भयो भने पक्कै पनि एक दिन यो सोल्भ हुन्छ कि त्यतापट्टि पनि लागेर मैले साथ दिन्छु भनेर फेरि लागि पऱ्यो कि हन्ड्रेडमा हन्ड्रेड पर्सेन्ट समस्याहरू छन् र जति अरू विदेशी महिलाहरू फुरवाड भएर उस गरेर यो खुलस्त खुलासा गर्छन् नि त्यति नेपाली महिलाहरूले सक्दैनन् किनकि हाम्रो संस्कार त्यस्तै छ होइन सुरु पहिला पहिलेदेखिको हाम्रो सामाजिक परम्पराहरू एउटा घर बिहा गरिसकेपछि त्यो घर त्याग्नु हुन्न यस्तो अब सामाजिक त्यो कारण पनि महिलाहरूले सजिलै आफूले त्याग्छु भनेर भन्न सक्दैनन् त्यो कन्डिसन हुँदैन अब उनले समाजलाई हेर्नुपर्ने हुन्छ आफ्नो परिवारलाई के भन्ला मेरो परिवारले यी सिर डाउन गरेर हिँड्नुपर्छ कि फलानाको छोरीले यस्तो गरे कि मेन समस्या भनेको यो हो नेपाललाई त्यो अनुभवै नभएपछि त्यो भोगाइ नै नभएपछि एउटी महिलाले सब कुरा व्यक्त गर्न सक्दछन् तर दम्पति बीचको त्यो निराशा व्यक्त गर्न विरलै सक्छन् लक्ष्मीले दबाएर राखेको त्यो वेदना यदि श्रीमान प्रवीणकै ठाउँमा आफै भइदिएको भए ओजेलका खबर बनिसक्थ्यो भन्नुहुन्छ उहाँ महिलाहरू किन जान्छन् त अहिले सक्षम भयो महिलाहरू विदेश गएको नै आउँदाखेरि महिलाहरू उस गरेर भागे भन्छन् नि किन त उसले त उहाँ गएर मोज गरिरहेछ नि त ऊ मात्र तडबेर किन कति बस्ने त हो कि नै भने त एउटा सहज रूपमा हेर्दाखेरि महिला हाम्रो समाज भनेको एउटा समाजको पुरुष प्रधान देश भयो भएको कारण हाम्रो समाज महिलालाई तल पार्ने कारण यहाँ जिल्लामा सुन्नु यस्ता दुष्ट आइनेहरू भनेर दुष्ट पुरुष भनेर कोही भनेको भन्नमा आउँदैन कि मलाई पाँच वर्षसम्म यतिसम्म गरायो र यो दुष्ट पुरुष हो भनेर अझै पनि कुनै पुरुषले खुलेर भन्न सक्नुहुन्न कि तर मैले नै त्यति गरेर उसले कमाएको पैसा मैले बोकेर म कोही जान्थेँ भने सायद ओजेलकै खबरमा योभन्दा पहिले आइसक्थेँ थाहा छैन लक्ष्मीले आरोप लगाए चाहिँ ती हर्दी नेटाका ठाकुर प्रसाद पन्थ भन्ने उहाँका श्रीमान प्रवीणमा प्राकृतिक समस्या हो वा लक्ष्मीलाई नचाहेर त्यस्तो बाना पारिएको हो त्यो उहाँ आफैले जान्ने कुरा हो तर हामीले गत पाँच वर्षदेखि उहाँको मायामा पानी बिनाको माछा तडपिए झैँ तडपिनु भएकी लक्ष्मीको पीडा सुनाउन चाहेका हौ के गर्नु भएन लक्ष्मीले श्रीमानको माया पाउनका लागि तर जति गरे पनि उहाँ कहिले उहाँको हुन सक्नु भएन चाहेर नै मैले पाँच वर्ष यति स्ट्रगल गरेँ है अब म सक्सेस हुन सकिनँ नसकेपछि त कसैको बाटो खुलाइदिनु पर्यो त्यही भएर मैले उहाँलाई दुइटा अप्सन अहिले पनि मैले अस्ति बुटोलमा दुइटा अप्सन रोजाएर उहाँले म छोड्ने नै हुँ भनेपछि मैले तामाङ पोहोर पनि उसले यति फकाएर गएँ कि मलाई होइन बस यत्र वर्ष कुर्यो भने एक वर्ष त मैले पोहोर पोहोर अति भएर ल छिटी ठिकै छ हुन्न भने हुन्न छोडिदिनु भने अति भएर जहाँ पनि बस्न रेडी थिएँ अब आफ्नो घर जहाँ छ त्यहाँ त मैले स्ट्रगल गरेँ मैले कति गरेँ भन्ने कुरा अब यहीँ हुनुहुन्छ यी समाजका मेरो जिन्दगी त बर्बाद भयो भयो पाँच वर्ष मैले मैले उहाँलाई यतिसम्म भने कि तपाईँ कि भए पनि मैले साथ दिन्छु यति माया गर्छु कि उसलाई उसलाई उदेखि अलग भएर बस्न म चाहिँ कि कहिले पनि